सुधा मलाई किन बिउजिन्छन् रातहरू नसुधा मलाई किन बिउजिन्छन् रातहरू नचलेरै पनि हुरी न नचले पनि हुरी हल्लिन्छन् पाथहरू नसुधा मलाई किन घर आखा जो मात्र लागेको तो हो जस्तो लाग्छ खर आँखा जो मात्र लागेको तो हो जस्तो लाग्छ किन ए छन् साथहरू नसुधा मलाई मन भित्रैया फै उलिए लुके काती रहर हर पर नि सगरे मगर सर सगर सानी सानी रे सानी दप मन भित्रैया फै उलिए लुके काती रहर हरु त्यसै बेग बढ़ाए रहा त्यसै बेग बढाएर दौडिन्छन् माथहरू नसुधा मलाई किन बिउजिन्छन् रातहरू न सुधा मलाई किन चलेरै पनि हुरी न चलेरै पनि हुरी पाथरू, पाथहरू सुधा मलाई किन बिउजिन्